गर्ने र समाजलाई विचार निर्माणमा सघाउने अभियानमा संलग्न भई संलग्न सबै आम सञ्चारकर्मीको भौतिक असुरक्षा र व्यावसायिक अनिश्चयको वातावरणबीच पेसागत भूमिका निर्वाह गर्नुपर्ने बताउनु भएको छ उहाँले यस वर्ष नेपालमा दुई सय अठाइसवटा प्रेस स्वतन्त्रता उल्लङ्घनमा घटना भएको चर्चा गर्दै राजनैतिक दल र तिनका भातृ संस्था सार्वजनिक ओहदामा रहेका व्यक्ति सरकारी कर्मचारी र सुरक्षा निकायबाट यस्ता गतिविधि हुनु खेदपूर्ण भएको उल्लेख गर्नुभएको छ महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि जतिसक्दो चाँडो निर्वाचनको मिति तय गरी निष्पक्ष स्वतन्त्र एवं समावेशी संविधान बन्ने वातावरण भएमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित हुने पनि जनाइएको छ पूर्वी चितवनको खैरनीमा जारी एकीकृत घुम्ती शिविरमा सेवा लिनेको भिड लागेको छ गाउँमै सरकारी सेवा पाइने भएपछि ग्रामीण भेगबाट नागरिकहरू आउने क्रम बढेको हो शिविरको दोस्रो तीन बिहिबार एक सय बिस महिला उनानब्बे पुरुषले सेवा लिएका छन् जसमध्ये छजना अपाङ्ग एकजना साठी वर्षका वृद्ध समेत सेवा लिन आएका थिए शिविरमा बिहिबार दुई सय चार नागरिकता दुई सय त्रिचालिस जनताको जनाको मतदाता नावली सङ्कलन जनालाई अपाङ्ग परिचय पत्र वितरण गरिएको छ खैरनी गाविसको परिसरमा भएको शिविरमा जिल्लाका विभिन्न सरकारी कार्यालयले सेवा प्रदान गरेका हुन् शिविरको चितवनका निमित्त प्रमुख जिल्लाधिकारी शिवराम गेलाले सघि राखमा उद्घाटन गर्नुभएको थियो जिल्लामा फोटोसहितको मतदाता नावली सङ्कलनको काम भइरहेका बेला आयोजना गरेको घुम्ते शिविरमा मतदाता नामावली सङ्कलनको लागि थप सहयोग सिद्ध हुने उहाँले बताउनु भएको छ यसैबीच खैरहनीमा सञ्चालन भइरहेको घुम्ते शिविरमा दोब्बर पैसा लिए हुलाक टिकट बिक्री गर्ने एकजनालाई हिजो प्रहरीले नियन्त्रणमा लिएको छ दस रुपियाँ पर्ने टिकटलाई बिस रुपियाँमा बिक्री गरिएको अवस्थामा खैरनी छ घर भएका पचास वर्षीय रामशरण घिमिरेलाई पक्राउ गरिएको हो घुम्ते शिविरमा जिल्ला प्रशासन कार्यालयले हुलाक टिकटलाई दस रुपियाँमा बेच्न आफ्नै कर्मचारी खटाएको भए पनि घिमिरेले बिस रुपियाँमा टिकट बेचेको पाइएपछि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय खैरनीका प्रहरी निरीक्षक रमेश पण्डितले जानकारी दिनुभयो आपूर्ति सहज नभएसम्मका लागि भन्दै चितवनका सुनचाँदी व्यवसायहरूले बिहिबारबाट सुनचाँदीको कारोबार बन्द गरेका छन् माग अनुसारको सुनको आपूर्ति गर्न नसकेपछि बिहिबारदेखि चितवन लगायत अन्य तेत्तिस जिल्लाका सुन चाँदी पसलहरूमा पूर्ण रूपमा कारोबार रोकेका हुन् सरकारबाट प्राप्त हुने सुनको कोटा कम हुनु सुनको मूल्यमा भारी गिरावट आउनु र मागको परिमाणमा वृद्धि भएका कारण बजारमा सुनको अभाव देखिएको हो तेत्तिस जिल्लाका सुनचाँदी व्यवसायहरूको बुधबार नानगढमा बसेको बैठकले सरकारले सुनको आपूर्ति सहज नबनाउँदासम्म कारोबार बन्द गर्ने निर्णय गरेको सुनचाँदी व्यवसाय सङ्घ अध्यक्ष विपेन्द्र रामुदा तामुले जानकारी दिनुभयो सो बैठकले कालो बजारीबाट आएको सुन पनि आफूहरूले खरिद नगर्ने निर्णय गरेको छ पछिल्लो समयमा सुनको मूल्यमा भारी गिरावट आइरहेका बेला चरको मूल्यमा सुन खरिद गरी आपूर्ति गर्न परेको व्यवसायहरूले गुनासो गर्दै आएका छन् भने व्यवसायीहरूलाई कालोबजारी गरेको आरोप लागेको छ दाह संस्कारका लागि सब लिएर नवलप्रासीको त्रिवेणी जाँदै गरेको ट्र्याक्टर हिजो दिउँसो त्रिवेणीको रानीनगरमा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ घटनामा तेइसजना घाइते भएका छन् घाइतेमध्ये दसजनाको अवस्था गम्भीर रहेको प्रहरले जनाएको छ भारतको महाराजगञ्ज जिल्लास्थित ठुटीबारीको राजाबारीबाट सब लिएर त्रिवेणी जाँदै गरेको लो एक त एक एक पाँच नौ नम्बरको ट्र्याक्टर त्रिवेणी स्थित रानीनगरमा रहेको भारतीय पश्चिम गण्डक नगरमा दिउँसो बाह्र बजे खस्न पुग्दा दुर्घटना भएको हो दुर्घटनामा पर्ने सबै भारत महाराजगञ्ज ठुटीबारी गाउँका पञ्चायत हुन् पञ्चायतका हुन् मृत्यु हुनेमा पचास वर्षीय निसार मोहम्मद पैँतिस वर्षीय सूर्यनारायण सुनार र पचास वर्षीय देवान मुस्लिम पचपन्न वर्षका रामब्रेज चौहान रहेको प्रहरीले जनाएको छ दुर्घटनामा घाइते भएका चौधजनाको चौपत्ता स्थित सहित स्मृति अस्पतालमा उपचार भइरहेको र गम्भीर घाइतेहरूको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ यता मोटरसाइकलको टक्करबाट एक बालिकाको उपचारका क्रममा ज्यान घाइते भएकी एक बालिकाको उपचारका क्रममा ज्यान गएको छ भण्डारा आठ पूर्व पश्चिम राजमार्गमा बिहिबार दिउँसो तिन बजे सोही ठाउँकी रेणुका तिमल सिन्हालाई बा त्रिपन्न प पचपन्न चौतिस नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बालिकाको ज्यान गएको हो गम्भीर अवस्थामा चितवन मेडिकल कलेजमा उपचार हुँदाहुँदै चार बजे बालिका तिमल सिन्हाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ नेपाली सेनाले सञ्चालन गरेको सैन्य सनट प्रक्रियामा सेनामा भर्ना गरिदिने भन्दै छ लाखले दुईजना फरार भएका छन् शमशेर दल भरतपुरमा भर्ना गरिदिने भन्दै कोहलपुर निवासी शान्ता नेपाली र आफूलाई नेपाली सेनाको मेजर बताउने एकजना पुरुषले आठजना युवाबाट पचहत्तर हजारका दरले रकम लिई फरार भएका हुन् भर्ना सनड प्रक्रिया चलिरहँदा फर्जी प्रवेशपत्र निर्माण गरी नेपाली सेनाको जङ्गी अड्डाको नक्कली स्ट्याम्प हानी सेनामा भर्ना गरिदिने भन्दै निजहरूसँग एक लाख पचास हजार माग गरेको र पहिलो किस्तामा पचहत्तर हजारका दरले लिएको कोहलपुरका भूपिन शर्माले बताउनुभयो उनीहरूले यही वैशाख चौध गते साँझ भरतपुर स्थित केन्द्रीय बस टर्मिनलमा रहेको जनता होटल र गौरव गेस्ट हाउसबाट भूपेन शर्मा अमित सिंहसहित उनका अन्य छ साथीहरूसँग सुरकम लिएर फरार भएका हुन् सडक बालबालिकालाई शङ्काको भरमा आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ गरी बालमैत्री न्याय प्रणालीबाट वञ्चित गरिएको बिहिबार नानगढमा आयोजित एक कार्यक्रममा आरोप लगाइएको छ सडक बालबालिकाहरूप्रतिको समाजको दृष्टिकोण र सन्देशमूलक सूचना प्रवाह गर्न सरकारवालाहरू बीचको परामर्श कार्यक्रममा यस्तो आरोप लगाइएको हो कार्यक्रममा सडक बालबालिकाहरू आधारभूत शिक्षाबाट वञ्चित रहेको स्वास्थ्य सेवा र पोषणयुक्त खानपिनबाट वञ्चित यौन शोषण र दुर्व्यवहार खेप्न बाध्य रहेको बताइएको थियो त्यस्तै श्रम शोषण र सामाजिक रूपमा समेत बहिष्कारमा उनीहरूलाई पार्ने गरेको पाइएको बताइएको छ दियालो परिवार नानगढको आयोजनामा भएको सो कार्यक्रममा भरतपुर नगरपालिकाभित्र मात्र छयानब्बेजना सडक बालबालिका रहेको जानकारी दिएको थियो जीवन धान्नका लागि सडकमा माग्ने र कवाडी सामान बटुल्ने गरेका यस्ता बालबालिकाका लागि समाजले हेर्ने दृष्टिकोणमा पनि परिवर्तन गर्न आवश्यक भएको दियालो परिवार नानगढका कार्यकारी निर्देशक केदारनाथ खनालले बताउनुभयो शान्ति गृहको अनुगमनका लागि चितवन आएको समाज कल्याण परिषदको टोली बिहिबार काठमाडौँ फर्किएको छ गैर सरकारी संस्था र सरकारी संस्थाबीचको सम्बन्ध कस्तो छ भन्ने बारे टोलीले अनुगमन गरेको हो परिषदका उपनिर्देशक हरितिवारी र परिषदका इन्जिनियर बोधराज दाहाल अनुगमनका लागि चितवन आउनु भएको थियो अनुगमनका क्रममा समन्वयको अभाव देखिएको उपनिर्देशक तिवारीले जानकारी दिनुभयो विभिन्न प्राविधिक कारणले गर्दा समस्या बढेको पाइएको उहाँको भनाइ थियो रत्नगरको निपनी प्रभात मार्ग पेश गर्ने कार्य अलपत्रमा परेको छ मेचिएको सडकको जग्गामा सहमति जुट्न नसक्दा सो भित्री सडक खण्ड पेश गर्ने कार्य रोकिन गई अलपत्रमा परेको हो रत्नगर नगरपालिका र स्थानीय उपभोक्ताको प्रयासमा सडक पेश गर्ने कार्य भए पनि मिचिएको सडकको जग्गा छाड्न नमानेपछि काम प्रभावित बनेको निपनी प्रभात मार्ग कालोपत्री उपभोक्ता समितिका सदस्य ज्ञानेन्द्र राज पाण्डेले जानकारी दिनुभयो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 साथमा होटल स्टार ब्याङ्क विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जना सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय